मनाउँदै अनि यो केक काट्न गइरहेका छौँ प्रभु तपाईँले छुनुहोस् अशुद्ध हुनसक्छ तपाईँको पवित्र हातले छुनुहोस् अनि शुद्ध तुलाउनुहोस् अनि यो खाएर अनि तपाईँको महिमा यसबाट पाएको बल शक्तिले तपाईँको महिमा गर्नेछौँ धन्यवाद यसु प्रभुको नाउँमा म यति बेला गुल्मीको सदरमुकाम तमगास नजिकै पर्ने साखिनी डाँडामा छु र यहाँ हरेक वर्षको डिसेम्बर पच्चिस तारिकका दिन क्रिस्चियनहरूले प्रभु यशुको जन्मदिन मनाउने कार्यक्रम आज यहाँ गरिएको छ र यहाँ भर्खरै यस तमगास क्रिस्चियन समितिका अगुवा प्रेम पुनले केक काटेर भर्खरै यस कार्यक्रमको शुभारम्भ गर्नुभएको छ र यहाँ यस पूर्व क्रिस्चियन धर्मलम्बीहरूले यस साखिन डाँडामा प्रवचनहरू गरे र त्यसपछि यहाँ अहिले औपचारिक रूपमा केक काटेर मिलाएर प्रभु यशुको जन्मोत्सव मनाउने क्रम भइरहेको छ संसारभर आजको दिन क्रिस्चियन धर्मावलम्बीहरूले प्रभु जन्म दिन मनाइरहेका छन् धुमधामसँग र पहाडी जिल्ला गुल्मीको सन्दर्भमा क्रिस्चियनहरू हिजोको दिनमा औलामा गन्ने अवस्थामा थिए तर आजको यस जमघट देख्दा क्रिस्चियन धर्मावलम्बीहरू बढेको प्रश्न देख्न सकिन्छ हामी यस माहौलमा छौँ र क्रिस्चियन धर्मावलम्बीहरूको धार्मिक विशेषता र प्रभु महिमा बारे म यस धर्मावलम्बीहरूका एल्डर भनिने प्रेमपुनसँग सोध्न गइरहेको छु म टेम्पुन म विशेष गरिकन यो तामगास क्रिस्टे चर्चको एल्डर हो यो प्रभु यसु आउनुको कारण चाहिँ संसारमा हरेक मानिसहरू पापमा जकडी रहे यसकारणले त्यो पापदेखि छुटकारा दिनुको निम्ति प्रभु यसु ख्रिस यो संसारमा आउनुभएको र दुई हजार तेह्र साल भएर अब चौध सालमा सुरु भएको छ प्रभु यसु जन्मनु भएको र संसारका हरेक मानिसले प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर चिनुन् भन्ने उद्देश्यले अनि यो प्रभु यसुको जन्मदिनलाई मनाउने गरिएको छ र अहिले यो दुई हजार चौध साल सुरु भएको छ आजको दिनदेखि र यो तम्गासमा सुरुमा क्रिस्चियनहरू यसुलाई विश्वास गर्ने मान्छेहरू कोही पनि थिएनन् अनि सुरुको अवस्थामा म जब यो गुल्मी जिल्लामा आएँ दुई हजार उनपचास सालमा अनि यहाँ चाहिँ एकजना पनि मैले भेटेको थिएन तमघासमा तर अहिले जब प्रभु यसुको बारेमा बताउँदै गइयो अनि आस्ते आस्ते मान्छेहरूले यो कुरालाई बुझ्दै गए अनि साँचो अर्थमा मैले भनेका कुराहरूलाई मान्छेहरूले विश्वास गरेका होइनन् यो साँचो जे हो नि त्यो कुरामा मान्छेहरूले विश्वास गरेको कारण कारण आज अहिले मानिसहरू धेरै प्रभु यसुमा आइरहेका छन् र दुई हजार त्रिपन्न सालमा हाम्रो तम्कास ख्रिस्टे चर्च सुरु भएको मण्डली सुरुवात भयो भएको र त्यहाँ चाहिँ भजन गाउने प्रभुको महिमा गर्ने ठाउँ सुरुवात भएको हो र अहिले यो अहिले गुल्मी जिल्लामा चौध ठाउँमा मण्डली छ धन्यवाद यसका लागि यहाँनिर यसै तम्गास क्रिस्चियन मण्डलीका अध्यक्ष हुनुहुन्छ यहाँको शुभ नाम चाहिँ मेरो पास्टर लिल नेपाली हो लिल नेपालीजी यो गुल्मीमा पछिल्लो चरण क्रिस्चियन धर्मावलम्बीप्रति आकर्षित हुनेको सङ्ख्या कस्तो पाउनु भएको छ कति जतिको सङ्ख्यामा हुनुहुन्छ अहिले यो सङ्ख्या चाहिँ तीव्र गतिमा बढिरहेको छ किनभने अहिले यसु ख्रिस चाहिँ गरिबहरूलाई सुसमाचार सुनाउन भनेर भनिएको छ गरिब भन्दैमा तपाईँको आर्थिक रूपमा भौतिक रूपमा नभएर जसले साँचो परमेश्वर सत्य ईश्वरलाई चिनेका छैनन् तिनीहरूलाई गरिब पनि भनिन्छ है त्यो भएर वास्तविक रूपमा प्रभु यीशुले के भन्नुभयो भन्दा बाटो सत्य र जीवन म नै हुँ मदेखि बाहेक कोही पनि उद्धार र मुक्ति पाउन सक्ने छैनन् भनेर यसुले भन्नुभयो आज मुक्ति र उद्धार पाउनेहरूको सङ्ख्या बढिरहेको छ अहिले चाहिँ तीव्र गतिमा बढिरहेको छ धन्यवाद हाम्रो पनि तपाईँहरूलाई शुभकामना र हामी तपाईँहरूको मिडिया मार्फत यो भन्न चाहन्छौँ गुल्मी जिल्लावासीहरूलाई यो क्रिसमसको शुभकामना दिन चाहन्छौँ तपाईँहरूले हामीलाई यहाँ आएर हाम्रो कुराहरू राख्ने मौका दिनुभएको लागि पत्रकारज्यूहरूलाई पनि धन्यवाद है हस् धन्यवाद विशेष गरेर विभिन्न धर्मका आफ्नै महिमा र अस्तित्व हुन्छन् सबै धर्म सबै जात जाति जहाँ जेसुकै आस्था राखे पनि एउटा सद्भावपूर्ण ढङ्गले अगाडि बढ्न सकियोस् भन्दै म साखी निर्णयबाट बिदा चाहन्छु धन्यवाद